नमस्कार स्वागत तथा अभिवादन समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरमा साथमा छु सदा म प्रेम सुनार कार्यक्रम ओजेलका खबर ठिक यसै समयमा यस रेडियो सहित विभिन्न एघारवटा एफएममा प्रसारण हुने गर्दछ साथै एक दर्जन भन्दा बढी अनलाइनबाट पनि ओजेलका खबर चौबिसै घन्टा सुन्न सकिनेछ समग्रमा ओजेलका खबर समाजमा लुकेको लुकाइएको दबेको दबाइएको आवाज हो जसमा अनियमितता भ्रष्टाचार समाजका विकृति विसङ्गतिको हामी डटेर भण्डाफोर गर्दछौँ भने समाजको विकृति विसङ्गति ओजेलमा परेका स्थान र व्यक्ति अनि हाम्रो मौलिक संस्कृतिको पनि हामी खुलेर चर्चा गर्दछौँ हाम्रो यही यात्राको आज हामी एक सय उनानब्बे श्रृङ्खलामा छौँ त आज हामी प्रस्तुत गर्नेछौँ एक सत्र वर्षीय र अर्को दस वर्षीय बालकद्वारा पन्ध्र वर्षीय किशोरीलाई सामूहिक बलात्कार र जात ढाँड्दै युवतीको जवानी लुट्दै लाखौँ ठगी गर्ने युवा प्रहरी खोरमा त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला ओजेलका खबरको साथमा आवास गहना गृह तम्गास एक नयाँ बजार गुल्मी सम्पर्क आवास गहना गृह तम्गास एक नयाँ बजार गुल्मी सम्पर्क नम्बर शून्य उनासी पाँच बिस आठ सय उनसत्तरी अन्ठानब्बे चार त्रिहत्तर शून्य अन्ठानब्बे चौरानब्बे र अन्ठानब्बे चार त्रिहत्तर एक्काइस दुई सय एक प्रोप्राइटर धर्म विश्वकर्मा एस उजेलका खबरका साथमा एहोभेसु सेन्टर पुतली बजार तमघास गुल्मी गुल्मी विकास बैंक अगाडि हजुर छालाका जुत्ताहरूको भण्डार जहाँ स्कुल जुत्ता जेन्ट्स जुत्ता बनाइनुका साथै बिक्री वितरण समेत गरिन्छ प्रोप्राइटर रोविन्द्र धौलाकोटी मोबाइल अन्ठानब्बे चार एकात्तर शून्य चौवालिस पञ्चासी सु सेन्टर तमघास पुतली बजार गुल्मी गुल्मी विकास बैङ्कको ठिक अगाडि विगत पन्ध्र वर्षदेखि सञ्चालन हुँदै आएको गुल्मी जिल्लाको एकमात्र सुविधा सम्पन्न होटल होटल एभरग्रिन अब नयाँ व्यवस्थापन सँगै तपाईँको साथमा हाम्रा विशेषताहरू इन्टरनेटको सुविधा मिटिङ हलको व्यवस्था कार जिप र बस रिजर्भको सुविधा गाडी पार्किङको सुविधा एट्याच नन एट्याच कोठाको सुविधा तातो चिसो पानीको सुविधा स्वस्थ र सफा खाना तथा आवासको सुविधा मासिक भुक्तानीको आधारमा खाना खुवाउने सुविधा पारिवारिक वातावरण भएको विवाह पार्टीको लागि समेत हामीलाई सम्झनुहोस् hotel Evergreen campus road Tamghas गुल्मे फोन शून्य उनासी पाँच बिस चार सय चार व्यवस्थापक निरज मरासिनी मोबाइल अन्ठानब्बे पाँच सत्तरी सत्ताइस नौ सय सतासी अब सुनौ पन्ध्र वर्षीय युवती दस वर्षीय बालकबाट समेत बलात्कारमा परेको सम्बन्धी यो रिपोर्ट मान्छे बोलाउनु गए मान्छे बोलाएर आए त्यहाँदेखि फेरि अब गरे हेर्दा म बेहोस भए पन्ध्र वर्षीय छोरी सामूहिक बलात्कारमा परेपछि आफू बेहोस भएको कुरा बताउँदै हुनुहुन्थ्यो तिनै बलात्कृत बालिका कि आमा अरू फेरि सम्झाउनु भयो मलाई त्यहाँ मलाई थाहा थिएन हेर्नु यही असोज तीन गते साँझ करिब आठ बजेको समयमा गुल्मीको पौधी अमराई गाविस वडा नम्बर एकको अरेबा स्थित पुल नजिकै खेतको गरममा बागलुङको डाँडा निवासी पन्ध्र वर्षीय सानो विश्वकर्मा नाम परिवर्तनलाई एकजना बालक सहित दुईजनाले सामूहिक बलात्कार गरेको पीडित बालिकाले बताएकी छन् अति विपन्न परिवारकी विश्वकर्मालाई पौधी अमराई अरेबाका सत्र वर्षीय खिमबहादुर बलामी र सोही स्थानका दस वर्षीय श्याम नाम परिवर्तनले सामूहिक बलात्कार बलात्कार गरेको प्रहरीले खुलासा गरेको हो ती दुईजनाले बलात्कार गरिसकेपछि अन्तिममा आफूले गर्ने भन्दै बसेका पौदी अमराई गाविस वडा नम्बर तिन बाङ्गेका चौबिस वर्षीय कृष्णगिरीलाई पनि मुख्य योजनाकार अर्थात् मतियारका रूपमा प्रहरीले पक्राउ गरेको छ घटनाको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक अम्बिका प्रसाद गुप्ता धन्यवाद असोज तिन गते शुक्रबार राति करिब आठ बजेको समयमा हामीलाई जानकारी आयो अनि हामीले आफ्नो माताहत प्रहरी चौकी पौधी अमराईलाई तुरन्त एक्टिभेट गरायौँ करिब दुई ढाई बजेको समयमा त्यहाँदेखि ढाई तिन घन्टाको पैदल बाटो हिँडेर पौधी अमराई एक अरेवा भन्ने ठाउँबाट यो सत्र वर्षको बहादुर बलामी र अरू एउटा नबालक जसको नाम हामी चाहिँ उल्लेख गर्न मिल्दैन कति वर्षका छन् ती एकजना यो सत्र वर्षको जुन मैले अघि निवेदन गरेँ बहादुर बलामी अर्को एकजना दस वर्षको जसलाई हामी श्याम काल्पनिक नामले सम्बोधन गरेका छौँ अनुसन्धानको क्रममा भन्न नमिल्ने भएकोले अनि अर्को एकजना मुख्य योजनाकार जसलाई जो चौबिस वर्षका छन् ती कृष्ण गिरी यी पौधी अमराई तिन बाङ्गेका त्यहाँ कस्तो अवस्थामा यिनीहरू तिनजनाले योजना बनाएर कस्तो योजना बनाएर गएको रहेछन् यो घटनास्थल जी गुल्मी पौधी अमराई वार्ड नम्बर एक राक्से भन्ने ठाउँमा यिनीहरू पहिला पहिलादेखि त्यहाँ तिनजनाले रक्सी खाएर त्यही योजना बनाए अनि ती बालिकालाई दुईजना गएर पाले पाला बलात्कार गरे र यो जुन मुख्य योजनाकार छ यो आफ्नो पालो पर्खदैमा ती बालिका त्यहाँबाट चिच्याउँदै रोही केराइँदै हिँडिन् त्यो खेतमा धान थियो अरे धान पनि एकदम माडिएको छ भन्छन् हो त्यहाँ चाहिँ यिनको चुन्नी चप्पल र धान माडिएको अवस्थामा थियो बलात्कृत किशोरी उक्त दिनदेखि बेसोरे बनेकी छन् र शरीर दुखेर बिरामी परेकी छन् उनका बाबु बाबुले दोस्रो विवाह गरेर बेपत्ता भएपछि एउटी आमाले दगा तुमडाँडामा निमेक मजदुरी गरेर पाल्दै आउनु भएको थियो आफ्नो दुःख पिर मर्का सुनाउँदै उनै किशोरीकी आमा एकदम गर्वी छु मलाई अरू गाउँ छिमेकीले दिनुभएको खर्च थिएन मलाई गाउँको घरकोले सबै हेला गरेछ गाउँकोले हेरेर म आएको मलाई घरकोले सब बुढाले हेरे झन् हेरेको छैन घरकोले हेरेको छैन हेर हेला गरेर म कस्तो दुःख गरेर पालेको छोरी कस्तो दुःख गरेर बसेको छु दुःख भोगेर बसेको छु मेरो माइत कहाँ कहाँ बाउ आमा छैन आमा छैन कहाँ नभए मलाई दुःख लाग्यो साथी दाजुभाइ मिलेर बसेर मैले छोरी दुइटा छोरी पालेँ दुइटा छोरी पालेर पढाएँ हुर्काएँ यो थियो बल्ल तिनमा गई फेरि अब एउटा छोरी बिहा भई अनि एउटा छोरीलाई बिहा गरेँ अब पढाएर बसेँ अब त घरकोले नहेर्ने मलाई एक पैसा नहेर्ने अब खाइ खा नगरे न खाए खा नगरे नखाए मरे जा गराएको मलाई एक पैसा दिने होइन घर बुढाले पनि दिने होइन गरेर हजुर निबे गरेर खाइछु अहिले मलाई एक पैसा थिएन अब छोरीहरूले ल्याउँदा सबैलाई हजार दुई हजार गरेर दिनुभएको मलाई सबैभन्दा विडम्बनाको कुरा त दस वर्षीय बालकले समेत किशोरी बलात्कारमा लाग्नु रहेको छ ती दस वर्षीय श्याम नाम परिवर्तनले रक्सी समेत पिएर बलात्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ अब आठ दस वर्षका बालक नै बलात्कार गर्न उत्रेपछि अरूबाट झन महिलाहरू कति असुरक्षित होलान् भन्ने यस घटनाले देखाएको छ पौधी अमराईवासी ती दस वर्षीय बालकले बलात्कार गरे भन्ने सुन्दा चकित परेका छन् हामीलाई पनि अचम्म लागेको छ प्रहरी निरीक्षक गुप्त पनि अचम्म लागेको बताउनुहुन्छ हो यथार्थ हो मलाई पनि अचम्म लाग्यो हो यो अहिलेको उसमा त्यो दस वर्षको बच्चाले रक्सी पनि सेवन गरेको थियो र यो केसमा ऊ संलग्नता पनि जनाएछ आफैले भनिसके आफैले छ बालिकाले के भन्छन् बालिकाले यी दुइटाले मलाई पालो पालो गरी पहिला त्यो सत्र सालको उसले गर्यो पछि यो दस सालको यो फुच्चेले मलाई गर्यो ती बालक सहित सत्र वर्षीय खिमबहादुर बलामी र बाङ्गेका चौबिस वर्षीय कृष्ण गिरीलाई मतियारका रूपमा कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक गुप्ताले बताउनु भयो त्यो बच्चाको हकमा कानुन बमोजिम जे हुन्छ त्यो हामी अनुसन्धान कोषमा अगाडि बढाउँ यो अहिले यिनको बयानबाट ती दुईजनाको बयान र पीडितको बयानबाट जे जस्तो कुरा आउँछ र त्यहाँ चाहिँ घटनास्थलमा भेटेका साबुत प्रमुख र यिनीहरूले फाएका रक्सी अरू सबुत कलेक्टिभ एभिडेन्सको आधारमा यिनलाई हामी उसको माग दाबी लिन्छौँ जस्तो मतियार मतियारको रूपमा जान्छ नि अनि यो मुद्दा अगाडि बढिसकेका छ एकदम मुद्दा यो हामी यहाँ ल्याइसकेछौँ र यो मेडिकलको काम सम्पन्न छ र मुद्दा हामी अगाडि बढाइसकेका छौँ हस् धन्यवाद हस् धन्यवाद ती बलात्कृत किशोरीलाई न्यायका लागि सदरमुकाम तम्गासम्म ल्याउने बाटो खर्च समेत नभएर चन्दा उठाइ ल्याइएको थियो हामीले सबैसँग दुई चारजनासँगबाट चन्दा उठाएर आयो हामीले यहाँ चन्दा उठाएर आएपछि हामी यो ठाउँमा कहिले पनि आएको थिएनौँ फर्स्ट चोटि हो अनि हाम्रो हाम्रो लागि यो केस पनि पहिलो केस हो उनीहरूको अवस्था बारे स्थानीयवासीले सूचित गर्दै उद्धारका लागि हामीसँग आग्रह गरेपछि यो रिपोर्ट ओजेलका खबरमा राखेका हौ तम्गास आइपुगेका उनीहरूलाई खाना खर्च खर्चा समेत नभएर जिल्ला प्रहरी कार्यालय गुल्मीले होटेलमा खाना निशुल्क खुवाएको दगा तुमडाँडा कि अगुवा महिला गीता भुजेलले बताउनु भयो हामीलाई खाना व्यवस्थाको होटल मिलाइदिनु भयो यहाँको इन्सपेक्टर साहबले एकदमै राम्रो सहयोग गर्नुभएको र यस्तै सहयोग हामीलाई अरू ठाउँबाट नि मिल्यो भने एकदमै राम्रो हुन्थ्यो किनभने हामी यो पहिलो ठाउँ हो हामीले यहाँ मान्छेहरूलाई नचिनेको नजानेको केही नगरेको त्यस्तो ठाउँमा आएर नि हामीलाई यो जिल्ला प्रहरी इन्सपेक्टर इन्स्पेक्टर साहबले हामीलाई एकदमै राम्रो गर्नुभयो त्यहाँबाट सहयोग योग बस्ने खानेको व्यवस्था मिलाइदिनु भयो र यस्तै गरेर हामीलाई अरू ठाउँबाट कुनै आर्थिक भौतिक सामाजिक सहयोग मिल्छ भने एकदमै राम्रो छ यो बहिनीलाई एकदमै उद्धार हुने थियो ती किशोरीका परिवारको आर्थिक अवस्था अत्यन्तै दयनीय भएकोले उहाँले सबैसँग सहयोगको अपिल गर्नुहुन्छ एकदमै गरिब हो भने एकदमै निरमा आर्थिक भौतिक सामाजिकको सहयोग छ तर आर्थिक भौतिकबाट एकदमै कमजोर अवस्था छ यिनीहरूको जस्तो यिनीहरू गरिब छन् यिनको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ कसैले आर्थिक सहयोग गर्न चाहे भने तपाईँहरूको आफ्नो नम्बर दिनुहोस् न सिधै सहयोगदाताले तपाईँलाई सम्पर्क गर्नेछन् मेरो अन्ठानब्बे चार सतहत्तर एघार तिन सय उन्सत्तरी फेरि बताइदिनुहोस् अन्ठानब्बे चार सतहत्तर एघार तिन सय उन्सत्तरी मेरो हवस् त ती किशोरीलाई सहयोग गर्न चाहनुहुने महानुभावले उक्त मोबाइल नम्बरमा सम्पर्क गरी सहयोग गरिदिनु हुन आग्रह गर्दै र ती बलात्कृत बालिकासँगको स्थलगत कुराकानी छाड्दै यो रिपोर्ट यही बिट मार्न चाहन्छु रनिङ गरेको थिएँ हामी रनिङ गर्दै दौडिथेँ थिएँ पेट पछि केटाले क्या कान्छी यताउता आउनमा त किन आम फक्या भने अनि त्यही बेला अनि पछि मुख टालेर लगेको थिएँ पुलमा लगेर अनि बलात्कार गरेर अनि ठुलो उस उस ठुलो नि त मोटो थिएँ चिच्याउन त मुख टालिदिन्थेँ अनि म रोएँ रोएपछि मुख टाल्दै आँख नाक तानले अनि त्यति गरे अनि सानो पुच्चीले बलात्कार गरो उठे फेरि भागे सुरुवात लाएर गएँ उता घर अनि मम्मीले मलाई पिट्नुभयो कहाँ कस भनेर पिट्नुभयो अनि पिटेपछि रोएँ तिम्रो अहिले स्वास्थ्य अवस्था कस्तो छ तिम्रो यिनीहरूले शरीरले दुख्छ शरीरले दुख्छ दुख्छ खाना खाइछु खाइ छैन यति आएको त्यस दिनदेखि तिमी अलिकति होस बिग्री जस्तो भइसक्यो कि होस बिग्री जस्तो भइरहेछ तिम्रो घरमा त खाना खर्च पनि छैन अरे गरिब छोरी हो कारवाही होस् भन्न चाहन्छु कारवाही होस् भने भन्छु अब यस्ता मान्छेहरूबाट सचेत हुन अब तिमी जस्ता साथीहरू एक्लै दोग्लै हिँड्न हुन्न भन्ने कुरा थाहा भयो कि भएन तिमीलाई थाहा भयो थाहा भयो ल अब केही छिन व्यापारिक विश्राम ओजेलका खबरको साथमा Shrestha TV and mobile house Tamghas Gulmi काका जनता जान लाको जनता जानु नि अनि परिवारै कता हिँडेको त अब मलाई राम्रो टिभी चाहिएको छ छोरीलाई मोबाइल चाहियो रे बुढी फ्रिज किन्नु पर्यो भन्छ छोरो डिसम जोड्नु पर्यो भन्छ अनि सबैको इच्छा पुरा गराउन तम श्रेष्ठ टिभी एन्ड मोबाइल हाउसमा जान लाग अनि बाँकी सामान चाहिँ कहाँ किन्ने नि कहाँ किन्नु नि सबै सामान त्यही पाइन्छ त्यो तमगासको पुरानो बजार एसबिआई बैङ्क अगाडि भएको श्रेष्ठ टिभी मोबाइल हाउस होइन हो हो त्यही हो हामी कहाँ विश्वको टिसिएल कोनका एलजी स्यामसङ कम्पनीका चार वर्ष ग्यारेन्टी भएका रङ्गीन एलसिडी एलइडी टिभीहरू सुपथ मूल्यमा पाइन्छ इन्डियाको number one guarantee Samsung Whirlpool fridge deep fridge washing machine rice cooker micro oven filter emergency light लगायत इलेक्ट्रोनिक सामानहरू थोक तथा खुद्रा मूल्यमा पाइन्छ Samsung Nokia Colors Karbonn Lava Intex कम्पनीका स्मार्ट टच का सहितका नयाँ मोडलका विभिन्न मोबाइलहरू दसैँ तिहारको विशेष छुट सहित धमाधम बिक्री भइरहेको छ छिट्टै सम्पर्क गर्नुहोस् सम्पर्क Shrestha TV and mobile house Tamghas Gulmi proprietor Harikumar Shrestha phone शून्य उनासी पाँच बिस तिस दुई अन्ठानब्बे सडचालिस शून्य शून्य छप्पन्न छप्पन्न एस का खबरका साथमा Ayush furniture and furnishing centre Resunga नगरपालिका दस सोता गुलमे गुल्मे होइन जाइने लाउरबाट आएको दुई दिन भएको छैन से माइला हतार हतारमा कता हिँड्नु नि काका घर त दुखम सुखम बनाइयो बुढीलाई डेकोरेसन गरेको चित्तै बुझेन यसो तमगास बजारतिर राम्रो फर्निचर कहाँ छ भनेर म त खोज्दै हिँडेछु लौ हेर लाउरा बसेको यो माइलाको बुद्धि यही उपल्लो तमगासको सोतामा Ayush furniture and furnishing centre छ त्यही जान बाबु अब जाने बाबु त्यहाँ गइसकेपछि त बुहारी पनि खुसी हुन्छन् नि ए हो र काका त्यसो भए त्यही नै जाम त म अब जाने भन्न पर हुन्छ हुन्छ त्यही जा बाबु त्यही जा Ayush furniture and furnishing centre Resunga नगरपालिका दस सोता तम्घास गुल्मे हजुर हामी कहाँ सोफा पलङ दराज कुर्सी टेबल र डेकोरेसन सम्बन्धी सम्पूर्ण सामानहरू पाइन्छ घर घरमा गएर डेकोरेसन गरिने र अफिस सम्बन्धी सम्पूर्ण सामान सिटी बिटीबाट मान्यता प्राप्त मिस्त्रीबाट बनाउनुका साथै हाउस वायरिङ पानीको वायरिङ तथा घर निर्माण सम्बन्धी सम्पूर्ण काम गरिन्छ प्रोपराइटर प्रेम एन सूर्य नेपाली सम्पर्क नम्बर अन्ठानब्बे चार पचहत्तर छ्यानब्बे पाँच सय एकतिस र अन्ठानब्बे छ एकहत्तर तेह्र छ सय अन्ठान Ayush furniture and furnishing centre Resunga नगरपालिका दस सोता तम्कास गुल्मे अब गीत सङ्गीत र खोज खबरको सङ्गालो जीवनको गोरेटोमा सुनौ जात ढाँट्दै युवतीको जवानी लुट्दै लाखौँ ठगी गर्ने युवाको भण्डाफोर र पीडित युवतीको पीडा वेदना यस ओजेलका खबरको नियमित स्तम्भ जीवनको गोरेटोको साथमा नयाँ गाउँ सुनसादी पसल खनद बजार अर्घ खाँचे हामी कहाँ आधुनिक तथा पुराना डिजाइनका गरगहनाहरू बनाइन्छ पुरानो गहनासँग नयाँ गहना साटिन्छ अर्डर अनुसार बिना रसायनका गहना बनाइन्छ राशि अनुसारका पत्थर पाइन्छ प्रोप्राइटर कृष्ण सुनार सन्तानब्बे चार सत्तरी सतहत्तर नौ सय एकाउन्न र अन्ठानब्बे पाँच सत्तरी त्रिसठी चार सय चौवन्न सुनमा शुद्धता हाम्रो प्रतिबद्धता